तपाईँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा एकल नेतृत्वमा जाने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पारित गरेको छ यसैसँग माओवादीको नेतृत्व प्रचण्डमा केन्द्रित भएको छ भने उहाँ बाहेकका सबै केन्द्रीय सदस्य भएका छन् बाबु परम भट्टराईले पदत्याग गरेपछि उत्पन्न विवाद मिलाउन माओवादीले हेटौँडा महाधिवेशनले चयन नेतृत्व भत्काएको हो ललितपुरको खन्ना गार्मेटमा भएको बैठकले उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाश र महासचिव पोष्टबहादुर बोगटीको राजीनामा स्वीकृत गरेको छ विस्तारित बैठकमा कार्यविभाजनको प्रस्ताव पेश भएको शुक्रबारबाट सुरु भएको विस्तारित बैठक आज सकिनेछ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले खिलराज रेग्मी नेतृत्वको गैर सरकार खाज खारेज नभएसम्म मुलुकमा निर्वाचन हुन नसक्ने ठोकुवा भएको छ क्रान्तिकारी पत्रकार महासंघ पर्साले आज वीरगंजमा गरेको संवाद कार्यक्रममा अध्यक्ष वैद्यले गैरदलीय सरकारले घोषणा गरेको निर्वाचन नौटंकी मात्र भएको टिप्पणी गर्नुभएको छ निर्दलीय र असंवैधानिक सरकारले घोषणा गरेको चुनावले देशमा निकास समेत नदिने उहाँले दावी गर्नुभएको छ नयाँ ढंगको राजनैतिक सहमतिबाट मात्र मुलुकको राजनैतिक निकास निस्कने वैद्यले बताउनु भएको छ उहाँले सरकार र उच्च स्तरीय राजनैतिक संयन्त्रले पक्षले वार्ताको लागि बोलाएर सहमतिको ढोका खोलेको भए पनि वार्ताका लागि आह्वान गरिएको पत्रमा उल्लेखित आउँदो संविधान सभाको निर्वाचनका लागि भन्ने वाक्यले आफूलाई पूर्व शर्तको आवास भएकोले सरकार र उच्च स्तरीय राजनैतिक संयन्त्रसँग निशर्त वार्तामा मात्र बस्न आफूहरू तयार रहेको स्पष्ट पार्नु भएको छ अध्यक्ष वैद्यले सरकार र उच्च राजनैतिक संयन्त्रसँग वार्ताबाट सहमति भए पनि मङ्सिर चार गते तोकिएको संविधान सभाको निर्वाचन नहुने जिकिर पनि गर्नुभएको छ त्यसै गरी नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले अहिलेको सरकारले गराउने निर्वाचनलाई सिक्किमीकरण अभियानको संज्ञा दिनुभएको छ राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ नयाँ बजेटले राखेको साढे पाँच प्रतिशतको आर्थिक वृद्धि र मूल्यवृद्धि आठ प्रतिशतमा कायम राख्ने लक्ष्य अनुसारको मौद्रिक नीति राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको हो नीतिमा कृषि र पशुपालन व्यवसायमा परियोजना धितो राखेर ऋण लिन पाउने व्यवस्था गरिएको छ नीति सार्वजनिक गर्दै गभर्नर युवराज खतिवड़ाले कफी सुन्तला चिया जस्ता कृषि व्यवसाय र पशुपालन र दुधजन्य व्यवसाय लगायतका परियोजनाका लागि निश्चित रकमसम्मको परियोजना धितोमा राखेर कर्जा दिने व्यवस्था गर्ने र यस सम्बन्धी कार्ययोजना पछि सार्वजनिक गर्ने जानकारी दिनुभएको छ नीतिमा बैङ्क दर आठ प्रतिशतमा कायम राख्ने अनिवार्य नगद मौजत एक प्रतिशत कटौती गर्दै वाणिज्य बैङ्कलाई पाँच विकास बैङ्कलाई साढे तथा गवर्गका वित्तीय कम्पनीलाई चार प्रतिशत तथा वैधानिक तरलता अनुपात वाणिज्य बैङ्कलाई बाह्र वाणिज्य बैङ्कलाई नौ र गवर्कका वित्त कम्पनीलाई आठ प्रतिशत कायम राखिएको छ त्यस्तै रिपो र रिभर्स रिपोको अवधि अठाइसबाट एक्काइस दिनमा झारिएको छ नीतिमा यो वर्ष दीर्घकालीन ऋणपत्र जारी गर्ने तथा आफ्नो कर्जाको ब्याजदर छबाट पाँच प्रतिशतमा छार्ने उल्लेख गरेको छ घरेलु र महिलाले चलाएका उद्योगमा पुनः कर्जाको दर साढे एकबाट एक प्रतिशतमा झारेको छ नलप्रासीमा भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ नलप्रासीको सुनवल तिनमा पनि भित्री बाटोमा आज बिहान गुडिरहेको लु दुई त सात शून्य आठ तिन नम्बरको ट्र्याक्टरबाट खसेर खैरेनीका चार वर्षे ऋषि खवासको ज्यान गएको प्रहरीले जनाएको छ चालक र ट्र्याक्टरलाई इलाका प्रहरी काले सुनवलले नियन्त्रणमा लिएको छ फिलिपे बेल्जियमका नयाँ राजा भएका छन् बाबु अल्बर्टले औपचारिक रूपमा गद्दी त्यागेपछि आजबाट फिलिपे राजा भएका हुन् ब्रसेलमा भव्य स्मारकको आयोजना गरी उनासी वर्षीय अल्बर्टले त्रिपन्न वर्षीय छोरालाई गद्दी आरोहण गराएका हुन् छोरालाई गद्दी आरोहण गराएपछि अल्बर्टले राजा फिलिपे र रानी मिथेलले जनताको लागि राम्रो काम गर्ने अपेक्षा गरेका बताएका छन् बिस वर्षसम्म राजा रहेका अल्बर्टले अहिलेका राजा रानी उत्कृष्ट हुने भन्दै राष्ट्रको एकता झन बलियो हुने बताएका गरेका र सरकारले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जनाही पचास हजार रुपियाँ प्रदान गरेको छ कोलम्बोमा भएको दोस्रो साफ महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरे बापत सरकारले गत वर्ष नै पचास हजार दिने घोषणा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 के भयो नरुनु बाबु त्यही त हो नि ढाडकमर दुख्ने शरीर दुख्ने अनि अहिले त शरीरभरि रातो डाबर पनि आएको छ जति उपचार गरे पनि हुँदैन राम्रो ठाउँ कहाँ होला ए त्यसो भए अश्विनी आयुर्वेद सेवा केन्द्र पर्सामा जानुहोस् न हो दिशामा रगत देखिनु मलद्वार वा मासु पलाउनु डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्कनु वरिपरि चिरिनु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी बाग्ने छाला सम्बन्धी दाद एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो दुबी मुसा कोठी डन्डीफोर दाग र यो रोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैरहनु चार पर्सा नयाँ भवन चितवन मोबाइल नम्बर अन्ठानब्बे